मेरो नाम कपिल हो म एक सत्ताइस वर्षीय अविवाहित युवक हुँ मेरो घर झापाको बिर्तामोडमा पर्छ म पढाइको सिलसिलामा काठमाडौँमा विगत तिन वर्षदेखि बस्दै आएको छु कलेजमा मेरो धेरै साथीहरू छन् जसमा रबिन कोइराला नाम गरेको साथी र म धेरै मिल्ने गर्छौँ म बानेश्वरको एउटा घरमा कोठा लिएर बसेको छु र रबिनको घर पनि बानेश्वरमा नै छ मेरो कोठा र रबिनको घर पाँच मिनटको दुरीमा पर्छ म प्रायः जस्तो रबिनको घर जाने आउने गर्छु कहिलेकाहीँ रबिनको घरमा नै सुत्ने गर्छु प्राय परीक्षाको समयमा हामी सँगै बसेर पढ्ने गर्छौँ रबिनको घरमा बुवा आमा र एकजना दिदी छन् बुवा व्यापारी भएकोले प्राय काठमाडौँ बाहिर गइरहनुहुन्थ्यो हप्ताको चार पाँच दिन उहाँ काठमाडौँ बाहिर नै बस्नुहुन्थ्यो बुबाको उमेर पचासभन्दा माथि नै हुनुपर्छ तर उसको आमा करिब चालिस वर्षकी हुनुहुन्थ्यो एक दिन मैले सोधेको थिएँ बुवा र आमाको उमेर किन यति धेरै फरक रविनले उनकी आफ्नी आमा पहिले नै बित्नु भएको र अहिले आमा सौतिनी आमा हुन् भनेर बताएका थिए हाम्रो दोस्रो वर्षको परीक्षा सुरु हुन एक हप्ता बाँकी थियो म रविनको घरमा गएर पढ्नलाई बस्न थालेँ एक दिन हामी कोठामा बसेर पढिरहेका थियौँ खाना तयार भयो तिमीहरू दुवैजना खाना खान आऊ चाँडो भन्दै आन्टीले किचनबाट बोलाउनु भयो अनि हामी उठेर खाना खान लाग्यौँ म किचनमा छिरेँ साथीको आमाले साडी र चोलो लगाउनु भएको थियो यसो चोलोतिर मेरो आँखा गयो उहाँको दुधको पोका देखेर र ठुनक्क भएर आयो हामी डाइनिङ टेबलमा बस्यौँ आन्टीले खाना लिएर आउनुभयो मेरो अगाडि थाल राख्दा उहाँको चोलो छोपेको साडीको भाग छर्यो हतार हतार उहाँले साडी मिलाउनु भयो साडी तल झर्दा उहाँको दुधको पोका झनै प्रष्ट देखेँ मेरो झन् ठन्केर आयो आन्टीले मलाई छड्की आँखाले हेर्नुभयो म निहुरेर बसेँ उहाँको आँखामा एक प्रकारको चमक महसुस गरेँ हामी खाना खाइसकेर उठ्यौँ अनि हात धोयोरी कोठातिर पढ्न गयौँ मेरो आँखा अगाडि आन्टीको दुधको पोका मात्रै आइरह्यो जसले गर्दा म पढ्न सकिरहेको थिइनँ मैले धेरै प्रयास गरेँ तर पढाइतिर मनै लागेन ठन्केर <laughs> खपिन सक्नु भइसकेको थियो जे होला होला एकपटक छ आउँछु भन्ने मन मनै सोचेर बाथरुमतिर लागेँ हतार हतार बाथरुममा पसेँ अनि पेन्ट कट्टु सबै खोलेर नाङ्गो भने अनि <laughs> खेलाउन थालेँ आँखा चिम्म गरेँ अनि आन्टीको दुधको पोका सम्झिँदै च्याप्पल <laughs> समातेर मुठी पारे अनि छोल्न थालेँ म आफ्नै सुरमा छोल्न थालेँ अचानक बाथरुमको ढोका खुले जस्तो लाग्यो र यसो ढोकातिर हेरेको त आन्टी ढोकामा बसेर मलाई हेरिरहनु भएको थियो म लाजाले भुतुकै भएँ अनि हतार हतार छोप्न तौलिया बेर्ने प्रयास गरे हतार गरेकोले होला घरि तौलिया तल झर्थ्यो त कहिले बटारिया छोपिने गाह्रो हुन्थ्यो त्यही पनि आफ्नो छोप्न म सफल भएँ ओहो कपिल के गर्दै तिमी कमसेकम ढोका त भित्रबाट बन्द गर्नुपर्छ आन्टीले भन्नुभयो सरी आन्टी पिसा फेर्न हतार भएर मैले त ढोका बन्द गर्नै बिर्सेछु सरी मैले लजाउँदै र वास्तविकता लुकाउने प्रयास गर्दै भने हो र अनि पिसा फेर्न सबै लुगा खोल्नुपर्छ र आन्टीले जिस्काउँदै भन्नुभयो म लादाले भुतुक्कै भएँ र घोप्टो परेर बाहिर निस्किन खोजेँ ल ल लजाउनु पर्दैन खै यता हो म तिमीलाई सघाउँछु आन्टीले भन्नुभयो आन्टीको कुरा सुनेर म भएँ मलाई कता कता के के भएर आयो अनि बिस्तारै आन्टीतिर फर्केर हेरेँ उहाँले मलाई एकटक लगाएर हेरिरहनु भएको थियो उहाँको आँखामा एक प्रकारको चमक थियो जुन चमक मैले खाना खाने बेला देखेको थिएँ उहाँको आँखामा प्यास देखिन्थ्यो जुन प्यास सायद मबाट बुझाउन चाहनुहुन्थ्यो यस्तो लाग्थ्यो उहाँ धेरै दिनदेखि भुको हुनुहुन्थ्यो किन लजाएको ढोका राम्ररी बन्द गर अनि यहाँ आऊ आन्टीले भन्नुभयो र म फेरि ढोका बन्द गरेर आन्टीको छेउमा पुगेँ म उहाँको छेउमा पुगेको मात्र के थिएँ बाघले सिकार झम्टेछै गरी उहाँ म माथि भयो र मलाई अँगालोमा हालेर गालामा निधारमा आँखामा मुखमा किस गर्न थाल्नुभयो म अक्क न बक्क परेँ के गरौँ कसो गरौँ भयो आफूले आफैलाई सम्हाल्ने अनि आन्टीलाई पनि अँगालो हालेर किस गर्न थालेँ किस गर्दा गर्दै आन्टीले मेरो पेन्ट बाहिरबाटै च्याप्पा समाउनु भयो उहाँको मन तरिकाले मलाई सिरिङ्ग बनायो र शरीरभरि करेन्ट लागे जस्तो भयो खै खोला तिम्रो सबै लुगा म तिमीलाई सघाउँछु आन्टीले भन्नुभयो मैले पनि कुनै सङ्कोच बिना सबै लुगा खोलेँ र उहाँको अगाडि नाङ्गो भएँ ओहो तिम्रो गजबको पो रहेछ यस्तो चढाउन पाए पो मजा आउँथ्यो तिम्रो अङ्कलको त सानो न सानो छ त्यसमाथि एकछिनपछि कडा हुँदैन दस बाह्र पटक हल्लियो कि लुरुक्क पर्छ आन्टी उत्सुक हुँदै एक्लै कराउँदै हुनुहुन्थ्यो म एक बालक चाहिँ हेरेको हेरे भएँ साथै आन्टीको कुरा सुन्न म अवाक बनि बसिरहेँ आन्टीले च्याप्प मेरो मन भयो अनि आफ्नो मुखमा हाल्नुभयो र केटाकेटीहरूले आइसक्रिम खाए चाहिँ गरेर मेरो चुस्न थाल्नुभयो उहाँको यो चुसाइ मेरो लागि अत्यन्त रोमाञ्चक थियो शरीरभरि तरङ्ग पैदा भइरहेको थियो मलाई एक प्रकारको रमाइलो अनुभव भइरहेको थियो यस्तो आनन्द सायद म पहिलोपटक महसुस गरिरहेको थिएँ म हुँदाहुँदै किन आफ्नो हातलाई दुःख दिएको तिमीले यसो मलाई एकपटक इसारा गरे हुन्थ्यो नि कपिल आन्टीले खुसी हुँदै भन्नुभयो हुन्छ नि अबदेखि भन्छु नि मैले भने आन्टी मेरो <laughs> चुस्नमा व्यस्त हुनुहुन्थ्यो उहाँ घरि मेरो पुरै लाखभित्र छिराउनुहुन्थ्यो कहिले आफ्नो जिब्रोले मेरो टुप्पो खेलाउनुहुन्थ्यो कहिले मेरो गेडाहरू मुखभित्र छिराएर चुसे जस्तो गर्नुहुन्थ्यो जे गर्नुहुन्थ्यो मलाई अत्यन्तै रमाइलो भइरहेको थियो करिब दस पन्ध्र मिनट जति आन्टीले मेरो लास चुस्नुभयो म उभिएको थिएँ आन्टी घुँडा टेकेर मेरो जस्तै हुनुहुन्थ्यो जसले गर्दा मैले केही गर्न पाइरहेको थिइनँ तपाईँ उठ्नु न म पनि तपाईँको खेलाउँछु मैले साहस गरेर भने पर्दैन आज म खेल्छु तिमी भोलि खेल्नु आज सबै सकिहाल्नुपर्छ भोलिलाई बाँकी राख्नु परेन आन्टीले जवाब दिनुभयो मैले केही भन्ने आँटै गरिनँ अब भने मलाई गाह्रो भएर आउन थालिसकेको थियो मेरो माल झार्न लागेको थियो भित्रबाट उकुसमुकुस भएर आयो कता कता के नै निस्केला चाहिँ भयो मेरो झर्न लाग्यो आन्टी मैले भने हुन्छ झार झार मेरो मुखभित्र नै झार आन्टीले मुख आँ गर्दै भन्नुभयो मैले पनि उहाँको मुखभित्र सबै माल झारिदिएँ आन्टीले मिठो मानेर मेरो सबै माल निल्नुभयो अनि पुनः चुस्न थाल्नुभयो लाग्थ्यो आन्टीलाई मेरो सबै माल पिउनु मन थियो र चुसेर सबै माल निलिसक्नु भएको थियो म शिथिल भइसकेको थिएँ जब आन्टीले मेरो सबै माल चुसिसक्नुभयो अनि उठ्दै भन्नुभयो आज बल्ल गजबको घुस्नु पाइयो अब भोलि यो मलाई पर्छ है कपिल हुन्छ आन्टी अब भोलि किन भरे नै तपाईँलाई म हुन्न र भने भरे नै हुन्छ हुन्छ त्यसो भए भरे खाना खाइसकेपछि तिमी आफ्नो कोठामा सुत्न जानु अनि रबिन सुतेपछि बिस्तारै उठेर मेरो कोठामा आउनु नि त अनि मजाले रातभरि हुन्छ आन्टीले भन्नुभयो हुन्छ हुन्छ त्यसो भए भरे मजाले चि आन्टी मैले भने अनि कपडा लगाएर हामी दुवैजना बाथरुमबाट बाहिर निस्क्यौँ सोही रात आन्टीलाई मजाले